आयोजना अगाडि बढाउने स्वीकृति पाएसँगै पश्चिम क्षेत्रीय आयोजना निर्माण हुने निश्चित आयोजनाबाट प्रभावित क्षेत्रका नागरिकले दस प्रतिशत स्वयर पाउने डडेलधुराको भेटा गाउँका मुक्त हलियाको जंगलमा बास सरकारले पुनस्थापनामा ध्यान नदिँदा पाँच वर्षदेखि कष्टपूर्ण जीवन बिताउन बाध्य कैलालीमा निर्माण गरिएको हुलाकी राजमार्गको निर्माण कार्य पूरा नहुँदै उद्घाटन भारतीय राजदूत रेव युद्ध कैलालीमा कालो झण्डा प्रदर्शन डडेल विभागको बाग बजार बस पार्कमा खानेपानीको समस्या अठार वर्ष पहिले बनेको खानेपानीको धारा अलपत्र प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु पश्चिमसिती जलविद्युत आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत प्राधिकरणले आवश्यक निर्णय गरेपछि पच्चीस वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुशी दिलाएको छ प्राधिकरण र चीनको प्रवर्धक कम्पनी थ्रे गर्जेज बीच भएको सम्झौतामा आयोजना स्थलका प्रभावित नागरिक तथा जिल्लावासीलाई दस प्रतिशत शेयर दिने विषय समेत समावेश भएपछि त्यसले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ थ्रे गर्जेजले आफ्नो स्वामित्वको पचहत्तर प्रतिशत सेयरबाट स्थानीयवासीलाई शेयर दिने बताइएको छ आयोजना अघि बढ़ाउन वैधानिक रूपमा बाटो समेत खुलेको छ प्राधिकरण संचालक समितिले बुधबार आयोजना अगाडि बढ़ाउने स्वीकृति दिएपछि सात सय पचास बाट छ सय मेगावाट क्षमतामा सीमित भएको भनिएको उक्त आयोजना निर्माण हुने सुनिश्चित भएको हो चिनिया कम्पनी थ्री गर्जेज र विद्युत प्राधिकरण बीच संयुक्त लगानीमा पश्चिम सेती आयोजना विकास गर्ने सम्झौतामा गत सोमबार नै द्विपक्षीय हस्ताक्षर समेत भइसकेको छ प्राधिकरण सञ्चालन समितिले समेत स्वीकृति दिएपछि मुलुकका जलविद्युतको क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो लगानी भित्रिन लागेको हो आयोजनाको कुल लागत एक अर्ब साठी अर्बको हाराहारीमा हुने अनुमान गरिएको छ आयोजनामा पचहत्तर प्रतिशत लगानी थ्री गर्जेसको तथा बाँकी प्राधिकरण र स्थानीयवासीको हुनेछ प्राधिकरण सञ्चालक समितिले गरेको निर्णय लगानी बोर्डलाई समेत जानकारी गराउनेछ लगानी बोर्डले स्वीकृत गरेपछि आयोजनाले गति लिनेछ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आयोजना अघि बढ़ाउन सञ्चालक समितिबाट महत्वपूर्ण निर्णय गरिएको जानकारी दिएका छन् पश्चिम सेती आयोजना निर्माणको विषयमा पाँच वर्ष अघि नेपाल सरकार र चिनिया पक्षबीच प्रारम्भिक सम्झौता भएको थियो तर चिनिया पक्षले प्रसारण लाइन पुनस्थापना मुआवजा लगायत विषयमा नेपालको निर्णय पर्खेको थियो सुक्खायाममा सो आयोजनाले बढ़ी राहत दिने प्राधिकरणको विश्वास छ बढ़ी बिजुली माग हुने साँझको समयमा सो आयोजना सञ्चालनमा ल्याइनेछ आन्तरिक खपतका लागि नै आयोजना अगाडि बढाउन लागि हो यही माघ तीन गति लगानी बोर्डको संयोजनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घेसिङ र चाइना थ्री गर्जेजका कार्यकारी उपाध्यक्ष युआयन जिम्माओ बीस सम्झौतामा हस्ताक्षर भएको थियो चीनमा बाइस हजार पाँच सय मेगावाट क्षमताको जलाशयुक्त आयोजना सफलतापूर्वक बनाएको थ्री गर्जेजले पश्चिम सेती आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले सन् दुई हजार बाह्रमा समझदारी गरेको थियो ऊर्जा मन्त्री जनार्दन शर्माले थ्री गर्जेजका पदाधिकारीलाई तत्काल आयोजना शुरू गर्न आग्रह गरेका थिए आयोजनाबाट उत्पादन हुने बिजुली मुलुकको केन्द्रीय प्रणालीमा जोड्न चार सय किमी लामो चार सय केपी क्षमताको प्रसारण लाइन निर्माण गर्नुपर्नेछ राष्ट्रिय ग्रिड कम्पनीले उक्त प्रसारण लाइन निर्माण गर्ने र त्यसका लागि आवश्यक रू चालिस अर्ब चीनको आयात निर्यात बैंकबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराइने बताइएको छ आयोजना सुदूरपश्चिमका डोटी डडेलधुरा बैतडी र बझाङ जिल्लामा पर्दछ डडेलधुराको अस्सी ग्राम गाविसको भेटा गाउँका पन्ध्र घर परिवार मुक्त हलिया साउबाट मुक्त भएपछि जंगलको बास भएका छन् साउबाट मुक्त भए पनि नेपाल सरकारले पुनस्थापना नगर्दा भेटा गाउँका मुक्त हलिया पाँच वर्षदेखि जंगलमा बस्न बाध्य भएका हुन् पाँच वर्षका लागि जिल्ला वन कार्यालय डडेलधुराले उपलब्ध गराएको कबुलियती वनमा पन्ध्र घर परिवार मुक्त हलिया टहरामा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् उक्त कार्यालयसँग गरेको सम्झौता अवधि समेत सकिएको अस्सी ग्रामका मुक्त हलिया भोज बहादुर सार्कीले बताएका छन् चिसोसँगै ओढ्ने बिछ्याउने र लगाउने न्यानो लुगाको अभावमा हलियाको जनजीवन झनै कष्टकर बनेको मुक्त हलिया सार्कीले बताएका छन् चिसो मौसमसँगै न्यानो लुगा नभएपछि आफूहरूलाई रात बिताउन समस्या भएको उनीहरूको गुनासो छ चिसोका कारण मुक्त हलियाका बालबालिका र वृद्ध वृद्ध बिरामी परेका छन् साँझ बिहान छाक टार्नका लागि समेत समस्या हुने गरेको मुक्त हलिया लालबहादुर सार्कीले सुनाएका छन् नेपाल सरकारले सुदूरपश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलका गरीब बाह्र जिल्लाका सोह्र परिवार मुक्त हलिया मध्ये हालसम्म एक परिवारको पुनस्थापना स्थापना गरेको राष्ट्रिय हलिया समाज महासंघको केन्द्रीय कार्यालय डडेलधुराले जनाएको छ डडेलधुराको मरगढ़ी नगरपालिका एक मालममा रहेको लाटेश्वर आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा बत्तीस वर्षपछि दलित समुदायका व्यक्ति डम्बर दमाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन भएका छन् विक्रमसम्म दुई हजार एकचालिस सालमा स्थापना भएको उक्त विद्यालयमा अहिलेसम्म दलित समुदायको व्यक्ति अध्यक्षमा चयन हुन सकेका थिएनन् हिजो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले दमाईको अध्यक्षतामा नौ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको पत्रकार गणेश रोकाले जानकारी दिएका छनृ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ नेपाल र भारत सरकारको संयुक्त पहलमा कैलालीमा निर्माण गरिएको हुलाकी राजमार्गको निर्माण कार्य पूरा नहुँदै उद्घाटन गरिएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश वैखक र नेपालका लागि भारतीय राजदूत रणजित रेले हिजो आयोजित कार्यक्रममा उक्त सड़कको संयुक्त रूपमा उद्घाटन गरेका हुन् भारत सरकारको अनुदान सहयोगमा कैलालीको लम्कीदेखि खकरौलासम्मको उत्तर दक्षिण झण्डै सत्ताइस किलोमिटर हुलाकी सड़क निर्माण पूरा भएको छ यस्तै धनगढ़ीदेखि भजनी हुँदै सत्तीसम्मको पूर्वसिम बारासठी किलोमिटर सड़क मध्ये बसन्ता जंगल क्षेत्रको झण्डै अठार किलोमिटर क्षेत्र बाहेक बाँकी भागमा उलाकी सड़क निर्माण पूरा भएको छ अझै अठार किलोमिटर भागको सड़क निर्माण गर्न बाँकी रहेको छ निर्माण गर्न बाँकी सो सड़क नेपाल सरकार आफैले निर्माण गर्न लागेको र यसका लागि बोलपत्र आह्वान समेत भइसकेको बताइएको छ सड़क निर्माणका लागि रेखाङ्कन गरिएको बसन्ता जंगलमा रूख कटानीको प्रक्रिया ढिलो गरी शुरू भएको लगायतका कारण यो भागको सड़क निर्माणमा विलम्ब भएको जनाइएको छ भारतीय निर्माण कम्पनी जीआर गाबरले हुलाकी सड़कको निर्माण कार्यको ठेक्का पाएको थियो भारत सरकारको अनुदान सहायक करिब एक अर्ब छब्बीस करोड़को लागतमा यो सड़कको निर्माण गरिएको हुलाकी सड़कका आयोजना कैलालीका प्रमुख तुरन्त मण्डलले जानकारी दिएका छनृ उलाकी सड़क खण्डमा पर्ने पुल मध्ये अधिकांश पुलको निर्माण पूरा भइसकेको छ विकासका लागि महत्वपूर्ण पूर्वाधारको रूपमा लिने हुलाकी राजमार्ग निर्माणपछि सीमावर्ती क्षेत्रका बासिन्दालाई आवागमनमा सुविधा पुग्नुका साथै उनीहरूको आर्थिक जीवनस्तरमा परिवर्तन आउने विश्वास गरिएको छ यसैबीच नेपालका लागि भारतीय राजदूत रंजित रेलाई हिजो धनगढ़ीमा कालो झण्डा प्रदर्शन गरिएको छ कैलालीमा निर्माण गरिएको हुलाकी राजमार्गको उद्घाटनका लागि आएका रेलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै नेकपा एमाले जिल्ला कमिटी कैलाली तथा जन मोर्चा निकट विद्यार्थी संगठनले संयुक्त रूपमा कालो झण्डा प्रदर्शन गरेका हुन् उद्घाटन समारोहमा भारतीय राष्ट्रिय गीत बजाएको भन्दै युवा विद्यार्थीहरू झन आक्रोशित बनेपछि केही बेर कार्यक्रम स्थलमा तनावको स्थिति सृजना भएको थियो डडेलधुवाको बाग बजार क्षेत्रमा खानेपानीको लामो समयदेखि समस्या रहेको छ जिल्लाकै ठूलो बजार र त्यसैमा बस पार्क समेत रहेका कारण मानिसहरूको भीड़ हुने उक्त क्षेत्रमा अहिलेसम्म पानीको उचित व्यवस्थापन हुन सकेको छैन सदरमुकामको बजार भएकाले विभिन्न काम विशेष र किनमेलका लागि मान्छेहरूको धेरै नै भीड़ हुने गर्दछ साथै बजार क्षेत्रकै बस पार्क भएर सुदूरपश्चिमका सबैजसो जिल्ला आवाजावत गर्ने सवारी साधनका यात्रुहरू चढ्ने तथा ओर्लने थलोको रूपमा रहेको बाघ बजार क्षेत्रमा खानेपानीको व्यवस्थापन नहुँदा सबैले समस्या भोग्नु परेको छ दशकौं पहिले बाघ बजार क्षेत्रमा खानेपानीको धारा निर्माण गरी सञ्चालनमा आएको थियो तर अहिले आवश्यकता महसुस झन हुँदा समेत खानेपानीको व्यवस्थापनको लागि न त अमरगढ़ी नगरपालिकाले तदारूकता देखाएको छ न त खानेपानी सफाई डिभिजन कार्यालयले अहिले जिल्ला सदरमुकाममा खानेपानी वितरण गर्दै आएको खलङ्गा खानेपानी उपभोक्ता समितिले पनि व्यक्ति तथा व्यावसायिक फर्महरूलाई मात्र खानेपानी वितरण गरिरहेको छ आजभन्दा अठार वर्ष पहिले बाघ बजार क्षेत्रमा खानेपानीको महसुस गरी तीन धारासहितको खानेपानीको धाराको व्यवस्था गरिएको थियो विक्रमसम्म दुई हजार पचपन्न सालमा तत्कालीन श्री पाँचको सरकार र एसियाली विकास बैंकको संयुक्त सहयोगमा खलंगा खानेपानी सुधार र विस्तार आयोजना अन्तर्गत खानेपानीको धारा निर्माण गरी खानेपानी सुचारू गरिएको थियो सो धारा पूर्व प्रधानमन्त्री शेरबहादुर देवालले उद्घाटन गरेका थिए स्थानीयवासीका अनुसार उनले उद्घाटन गरेको डेढ दुई वर्षसम्म निरन्तर सञ्चालनमा आएको धाराको पानी त्यसपछि कसैले वास्ता नगर्दा हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन एउटा सानो ट्याङ्की बनाएर त्यसमा तीनवटा धारा जोडिएको उक्त खानेपानीको धारामा तत्कालीन समयमा खलङ्गा खानेपानी सरसफाई तथा उपभोक्ता समितिले खानेपानी प्रदान गर्दै आएको थियो उपभोक्ता समितिका अध्यक्ष रवि केसीका अनुसार सार्वजनिक ठाउँमा बनाइएको उक्त धाराको पानी राम्रोसँग सदुपयोग हुन नसक्नुका साथै सड़क निर्माण तथा विस्तारका क्रममा पाइपहरू काटिएपछि त्यसपछि पुनः सञ्चालनका लागि कसैले चासो नदिएका हुन् हाल बढ्दो जनसंख्याका कारण घर घरका धारामा समेत पानी पुर्याउन मुस्किल पर्ने गरेको बताउँदै हालकै अवस्थामा बजार क्षेत्रमा रहेको उक्त धारामा पानी दिन सकिने अवस्था नरहेको उनले बताएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित पाँचवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कैलालीमा हिजो अपरान्न सवा चार बजीतिर तीनवटा सवारी साधन आपसमा ठोक्किँदा एकजना घाइते भएका छन् अत्तरी नगरपालिका बाह्र स्थित अवस्थी ग्रुप मिल नजिकै अत्तरीबाट धनगढ़ी जाँदै गरेको से तीन प सात शून्य आठ तीन नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको से एक छ एक चार सात छ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको नाचार ख तेत्तीस शून्य नौ नम्बरको बस आपसमा ठोकिँदा मोटरसाइकल चालक महादेव कापडी घाइते भएका छन् उनको ठेगाना खुलेको छैन उनको अत्तरी स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ उनको अवस्था सामान्य रहेको छ तीनै सवारी साधनहरू प्रहरले नियन्त्रणमा लिएको छ यस्तै साँझ पाँच बजीतिर कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गमा सेतिन प छत्तीस बाहन्न नम्बरको मोटरसाइकलले सड़क पार गर्ने क्रममा जोटीको छतिवन आठ बस्ने वर्ष पाँचकी पुष्पा थापालाई टक्कर दिएको छ उनको गम्भीर अवस्थामा पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ यस्तै साँझ छ बजीतिर कैलालीको गेट ट्राफिक पोस्ट नजिकै साइकल यात्रीलाई से चार प छ्यालिस चालिस नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलको पछाडि सवार अत्तरिया नगरपालिका लालपुर बस्ने वर्ष पच्चीस कि गोदावरी फुलारालाई ठक्कर दिएको छ उनको पनि गम्भीर अवस्थामा पद्मा अस्पतालमा उपचार भइरहेको छ यस्तै साँझ सवा सात बजेतिर कञ्चनपुरको भिन्दत्त नगरपालिका बाह्र दैजी स्थित पूर्व पश्चिम राजमार्गमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा सुडा बस्ने वर्ष तीसका गोवर्धन बोहरा घाइते भएका छन् घाइते बोहराको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल फरार रहेको छ यस्तै साँझ नै